बेला कोही साथी हुनुहुन्छ लाइनमा नमस्कार नमस्ते दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ ठिकै छ शुभ यात्रा अनि जहाँ गए पनि हामीलाई चाहिँ नबिर्सिनु होला है आज तपाईँले सम्झिने कसलाई फर्स्ट अफ अल हजुरलाई अनि प्रगति दादालाई हजुर अनि मेरो साथी हुनुहुन्छ नजिकको साथी खुसबु गुरुङ हेर्छु सम्झिरहेको छु छैन माया मार्ने छैन भन्छु अन्य साथीहरू भन्नुपर्दा राजा कुँवर पार्वती लामा तामाङ प्रमिलाले निशा तामाङ निशा तामाङले सुनिराख्नु भएको छ भने एकपल्ट यो मेरो नम्बर अन्ठानब्बे त्रिचालिस पैँचालिस आठ नौ जिरो सातमा कन्ट्याक्ट गर्नुहोला भन्छु सबिना आले सविता राणा मगर घमण्ड राणा मगर निलम अधिकारी सनम थापा पञ्जङ भण्डारी सेन्टाङ रञ्जिता राणा मगर रञ्जिता राणा मगर सलिना गुरुङ र सम्पूर्ण नाममा भनेको तिमीलाई ल हुन्छ सरोजी अहिले भने बिदा हुन्छ है त हुन्छ नमस्कार सरोज लामा हुनुहुन्थ्यो यति बेला जुट पानीबाट आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच हर्जमा र साथसाथै यति बेला तपाईँले हामीलाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ यति बेला साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्कार नमस्ते दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हेलो कोही साथी हुनुहुन्थ्यो तर उहाँसँग चाहिँ हामीले कुराकानी गर्न सकेनौँ तपाईँ आउनुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ आजको अर्पण समर्पणको यो श्रृङ्खलामा मैले विशेष गरी तपाईँको लागि नेपाली सुगम सङ्गीतका गीत सङ्गीतहरू राख्नेछु तपाईँ आउँदै गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ र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 एक हान्छ कता हिँडिस हातमा कलम र कापी पनि बोक्या छस् कहाँ हुनु नि अङ्कल कम्प्युटर सिक्न हिँडेको नि ए कहाँ सिक्न थालिस् त कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है सोरा चौक गङ्ग प्लाजाको तेर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र हाम्रा विशेषताहरू computer hardware and networking computer software accounting package web page designing and programming सम्पर्क Gurukul universal computer institute Sauraha चोक गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे एक छत्तिस छ्यालिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस उनपचास चार सय बयासी W W W dot Gurukul universal dot com Tadi Ratnagar polyclinic प्रणालीको बाल क्लिनिक सञ्चालन सम्बन्धी सूचना यस टाढी रत्नगर पोलिक्लिनिक प्रणाली एवं रत्नगर मेडिसिन सेन्टरमा चितवनकै ख्याति प्राप्त बाल रोग विशेषज्ञ डाक्टर रबिन बानियाद्वारा बाल बालिकाहरूको स्वास्थ्य परीक्षण एवं सफल उपचार भइरहेको सहरर्ष जानकारी गराउँदछौ त्यसैले बच्चाहरूमा हुने लगातार खोकी वा पटक पटक खोकी लागिरहने छाती लगातार घ्यार घ्यार भइरहने पटक पटक निमोनिया हुने श्वास छिटो छिटो लिइरहने वा श्वास लिन गाह्रो हुने कोका हान्ने रोग लागिरहने छाती दुख्ने लाग्ने खकारमा रगत आउने मुख हात खुट्टा निलो हुने निसासिने पटक पटक दोहोरिएर ज्वरो आउने पखला भइरहने वजन घटेर जाने बालबालिकामा हुने सुगर थाइरोइड आदि समस्या भएको बालबालिकाहरूको परीक्षण गराई स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस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 त नमस्कार यति बेला अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुनिराख्नु भएको छ अर्को साथी पनि आउने तर्खरमा हुनुहुन्छ म उहाँलाई स्वागत गर्छु नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ म सङ्गीता सङ्गीता कहाँबाट सङ्गीता चण्डी भन्ज्याङबाट अनि एकदम सन्चै छु पहिलो पटक त होइन होला है नाइ पहिलो पटक होइन मैले पहिला पहिला पनि गरिरहेको थिएँ तर तपाईँले बिर्सिनु भयो होला तर तपाईँ पनि धेरै समय पछाडि आउनु भयो भने मैले बिर्सेँ जस्तो गर्नु परेन र नाइ मैले ला फोनै लागेको फोनै लाग्दैन लागेको थियो अस्ति पनि त्यस्तै त्यस्तै भयो कि त्यस्तै त्यस्तै भयो ल ठिकै छ अनि आज अर्पण समर्पण मार्फत सम्झि तपाईँले चाहिँ सम्झिने कसलाई तपाईँलाई धन्यवाद हुने राग मेरो साथीहरू प्रतीक्षा अनि मेरो दिदी सन्जिता अनि गुमाराई मगर उमा बानिया सन्जिता अनि त्यसपछि निलम अधिकारी अनि घमण्ड राणा अनि मलाई जसरी सङ्गीता भनेर चिन्नुहुन्छ उहाँहरू सबैलाई हुन्छ सङ्गीता अहिले भने बिदा हुन्छ है नमस्कार सङ्गीताजी हुनुहुन्थ्यो यति बेला चण्डी भन्ज्याङबाट आउनु भएको थियो र अर्पण समर्पणको यो श्रृङ्खलामा फेरि पनि तपाईँको लागि अर्को एउटा सुमधुर आवाज राख्छु त्यस पछाडि पुनः आउनेछु जोर बरसे उमेर पुतली झै घुमेर जोर बरसे उमेर पुतली झै घुमेर नाची ब्यूटी छमा छा கண் श्रोता अर्पण समर्पणको यो श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा हर्समा र साथसाथै यति बेला तपाईँले हाम्रो यो श्रृङ्खलालाई इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com log on गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ आज पनि तपाईँको सम्झनाहरू तपाईँको सन्देशहरूलाई तपाईँको आफन्तसम्म हामीले पुर्याइराखेका छौँ र मिठा मिठा गीत सङ्गीत पनि तपाईँको माझमा प्रस्तुत गरिराखेका छौँ यदि सम्झिन चाहनुहुन्छ आफन्तलाई भनेदेखि कुनै सन्देश छ नपुर्याइ नहुने भएको छ आफन्तसम्म साथीभाइलाई कुनै सन्देश नदिन हुने भएको छ भने आउनुहोस् दुईवटा बाटो तपाईँको लागि हो शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला कोही साथी आउने तर्खरमा हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु हजुर नमस्कार हेलो हजुर नमस्कार हेलो हेलो हजुर नमस्कार नमस्कार कहाँबाट को बोल्दै हुनुहुन्छ हेलो कहाँबाट को बोल्दै हुनुहुन्छ काठमाडौँबाट दुर्गा सापकोटा कान्छी दुर्गाजी हजुर सन्चै हुनुहुन्छ हजुर एकदम अनि तपाईँ मलाई पनि ठिक छ खाजा खानुभयो कि खानु भएको छैन मैले पनि खाएको छैन समय हुँदैछ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 मात्र होइन हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगत्तै आउँछौँ करिब करिब तिन बजेसम्म र यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई पनि कार्यक्रममा स्वागत गर्छु नमस्कार हेलो कोही साथी हुनुहुन्छ हजुर नमस्कार यस ग्राहकको यस ग्राहकको सेवा बन्द गरिएको छ भन्ने आवाज चाहिँ सुन्यौँ जे होस् अलिकति फोन लाइनमा समस्या छ त्यसमाथि पनि अब नेपाल टेलिकमको अवस्था नै यस्तै छ के गर्नु कुरा गरिरहेको बेलामा पनि फ्याटो फोन काटिहाल्छ केही छैन फोन प्रयास गर्नुहोस् दुईवटा बाटो तपाईँको लागि खुल्लै छ यति बेला फेरि पनि तपाईँको लागि अर्को एउटा सुमधुर आवाज माया शिखर भए अहिलेसम्म अग्लिसक्नु हाम्रो माया शिखर भए अहिलेसम्म अग्लिसक्नु यति धेरै मायाले त ढुङ्गै पनि पग्लिसक्यो यति धेरै मायाले त ढुङ्गै पनि पग्लिसक्यो हाम्रो माया शिखर भए अहिलेसम्म अग्लिसक्नु हाम्रो माया शिखर भए अहिलेसम्म अग्लिसक्नु यति धेरै मायाले त ढुङ्गै पनि पग्लिसक्यो यति धेरै मायाले त ढुङ्गै पनि पग्लिसक्यो प्रति क्षमा रहे मजेरी को दियो समझे उतली भई झूमी रहे बिहानी को प्रति क्षमा रात हरु काटी रहे मजेरी को दियो समझे उतली भई झूमी रहे बसंत को हवा माने पात भई नाची रहे पूर्णिमाको झुम हेरी आजसम्म बाँचिरहे पूर्णिमाको झुम हेरी आजसम्म बाँचिरहे हाम्रो माया शिखर भए अहिलेसम्म अग्लिसक्यो यति धेरै मायाले त ढुङ्गै पनि पग्लिसक्यो यति धेरै मायाले त ढुङ्गै पनि पग्लिसक्यो शिखर भए अहिलेसम्म सक्थ्यो निकै नै सुमधुर आवाज तपाईँले सुनिसक्नु भएको छ र अर्पण समर्पणको यो श्रृङ्खला तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको सम्झना सन्देश तपाईँको आफन्तसम्म हामीले पुर्याइराखेका छौँ र यति बेला कोही साथी हुनुहुन्छ सायद अन्तिम सहभागी साथी हुनुहुन्छ कि जस्तो लागिरहेछ फोन डिस्कनेक्ट भइसकेको छ केही छैन तपाईँलाई भेट्नको लागि हामी हरेक दिन आउँछौँ दुई बजेको अर्पण समाचार लगत्तै करिब करिब तिन बजेसम्म र आजको व्यवसायको भने अन्तमा छौँ अब भने कार्यक्रमबाट विदा माग्नुपर्छ यतिन्जेलसम्म तपाईँले अर्पण समर्पणको यो श्रृङ्खलालाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई पनि धन्यवाद दिन्छु र फोन गर्नुहुने तपाईँप्रति हृदयदेखि नै आभार प्रकट गर्छु फोन प्रयास गर्नुहुने तपाईँप्रति पनि आभारी छु रतिन्जेलसम्मको प्राविधिक साथको लागि राजलाई पनि धेरै धेरै धन्यवाद भन्दै अर्पण समर्पणको आजको यो श्रृङ्खलाबाट म प्रतीक्षा पनि बिदा हुन्छु तपाईँलाई भेट्नको लागि चार बजे पछाडि रोजाइमा लुक भाकेको बसाइ लिएर आउनेछु हवस् त नमस्कार हाँस्नलाई ओठ खोले आँखा भरि आँसु भयो हाँस्नलाई ओठ खोले आँखा भरि आँसु भयो बाँच्नलाई साथ रोजे दुनियाँ पार भयो बाँच्नलाई साथ रोजे दुनियाँ टाढा भयो को संसारमा यो मायाको संसारमा आज धेरै चाल भयो आज धेरै चाल भयो यसरी पिन्जडामा मलाई पार्यो यस्तै गर्नु थियो भने मुटु साट्ने बाचा केलाई यस्तै गर्नु थियो भने मुटु साट्ने बाचा केलाई बहानामा टाढा भयो जीवनभरि मन्जलाई बहानामा भयो जीवन जीवनभरि मन्जलाई यो मायाको संसारमा यो मायाको संसारमा आज धेरै जाल